W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठकाले नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट नेपाली कङ्ग्रेसले सम्हाल्ने चार दलसँग गर्ने वार्ता र आन्दोलनका विषयमा छलफल गर्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दै टिकौली चौरमा भएको नेपाली स्काउटको दोस्रो ज्याम्बोरी सकियो मुलुकको विकासका लागि विदेशीको मुख ताक्ने प्रविधि त्याग्नुपर्नेमा मुख्य सचिव पौडेलको जोड नेपाली बजारमा सुन आज एकै दिन तेत्तिस सय घट्यो भेनेजुलाको नयाँ राष्ट्रपतिमा निकोलस मदुरो निर्वाचित भारतको राजधानी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 उच्च स्तरीय राजनैतिक समितिमा ल्याउने गरी वार्ता थाल्ने बताइसक्नु भएको छ खिलराज रेग्मीको नेतृत्वमा गठन सरकार गठनमा सहमति गरेका प्रमुख चार दलसँग गर्ने वार्ता र आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ दिउँसो बस्ने बैठकमा सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरूसँगको सहकारी र आन्दोलनका कार्यक्रमका विषयमा छलफल हुनेछ अहिले केही बेरपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा सरकार विरुद्ध गर्ने सङ्घर्षका कार्यक्रम र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो भूषालका अनुसार उच्च स्तरीय राजनैतिक समितिमा सहभागी नहुने निष्कर्ष निकालिसकेकाले आन्दोलनको कार्यक्रममा केन्द्रित रहनेछ नेकपा माओवादी सरकार विरुद्ध साना दललाई लिएर केही समयदेखि आन्दोलनमा छ सरकारले आजदेखि सरकारी कार्यालयमा पाउने सेवालाई सजिलो बनाउन र नागरिकको अप्ठ्यारो काम कम गर्न क्षतिपूर्ति सहितको नागरिक सेवा सुरु गरेको छ आज पहिलो दिन भूमि सुधार मन्त्री रिद्धि बाबा प्रधानले काठमाडौँको डेल्ली बजारमा रहेको मालपत कार्यालयबाट सेवा सुरु गर्नु भएको हो सुशासन ऐन दुई हजार चौसठीको व्यवस्था अनुसार गत तेइस पुसमा मुख्य सचिव लीलामणी पौडेलको अध्यक्षतामा बसेको बैठकले देशका मुख्य सेवा प्रदायक सरकारी कार्यालय पहिचान गरी क्षतिपूर्ति सहितको सेवा दिन सुरु गर्ने गर्ने निर्णय गरेको थियो यो सेवा सुरु भएपछि सेवाग्राहीले पहिलोपटक कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि कति बेला सेवा पाउने भन्ने तत्काल जवाफ दिनुपर्नेछ सरकारले भनेको समयभित्र सेवा उपलब्ध नगराए त्यसको क्षतिपूर्ति नागरिकलाई दिनुपर्नेछ पूर्वी चितवनको टिकली चौरमा भएको नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी आज सकिएको छ चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको ज्याम्बोरीको सरकारका मुख्य सचिव लिलामणी पौडेलले समापन गर्नुभएको हो समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव पौडेलले मुलुकको विकासका लागि दस लाख स्वयंसेवक परिचालन गर्न लागेको बताउनुभयो पौडेलले अघिल्लो सरकारले अगाडि सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि अगाडि बढाउन लागेको जानकारी दिनुभयो मुलुकको विकासका लागि विदेशीको मुख ताक्ने प्रविधि त्याग्नु पर्नेमा उहाँले जोड दिँदै अब नयाँ पुस्ता मुलुकको भविष्यप्रति आशावादी रहेको बताउनुभयो पहिचानको नाममा मुलुकको एकताको डोरी चुडिने हो कि भन्ने आशंका बढेको भन्दै पौडेलले राष्ट्रिय एकता मजबुत राख्न युवा पुस्ताको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो नेपाल स्काउटका प्रमुख आयुक्त श्री राम लामिछानेले अनुशासित र योग्य नागरिक उत्पादन गर्न स्काउटले भूमिका खेलेको भन्दै स्काउटको अभियानमा सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सचिव बासु वासुदेव भण्डारीले ज्याम्बोरीमा गरेका कामहरू समेटेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज नेपाने प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ लगायतले बोल्नु भएको थियो चैत्र अठाइस गतेबाट सुरु भएको नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीमा आठ विदेशी समूह र नेपालका उनासाठी जिल्लाका सहित कुल पाँच हजार छ सय जना स्काउट विद्यार्थीहरूको सहभागिता रहेको थियो Thank you. नेपाली बजारमा सुनको भाउ घटेर झण्डै दुई वर्ष अघिको अवस्थामा पुगेको छ नेपाली सुन नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको भावअनुसार आज नेपाली बजारमा सुन प्रति तोला बाहन्न हजार पाँच सय रुपियाँमा झरेको छ यसअघि दुई हजार अडसट्ठी साल भदौमा सुनको भाउ यही हाराहारीमा रहेको थियो आज नेपाली बजारमा सुनको मूल्य तोलामा तेत्तिस सय घटेको छ गत शुक्रबार प्रति तोला पचपन्न हजार आठ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको हो योभन्दा अगाडि यति धेरै मात्रामा सुनको मूल्य घटेको थिएन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटले नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचान्दी व्यवसाय महासङ्घले जनाएको छ आज बजारमा तेजाबी सुन तोलाको बाहन्न हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छ दुई साल भदौ महिनाको अन्त्यतिर एकसठी हजार आठ सय पुगेर कारोबार भएको सुनको मूल्य घटेर आज बाहन्न हजार पाँच सयमा कारोबार भएको हो यस वैशाख महिनाको सुरुवातसँगै विवाहको मौसम समेत सुरु भएको छ बजारमा सुनको अभाव भइरहे पनि सुनको मूल्यमा आएको व्यापक गिरावटले विवाहको तयारी गरिरहेकाहरूलाई भने राहत मिलेको छ यस्तै नेपाल बजारमा चाँदीको भाव पनि केही घटेको छ चाँदी सत्तरी रुपियाँ घटेर प्रतितोला नौ सय पैँतिस रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ बाराको बरियारपुरमा आज बिहान आग आगलागी हुँदा सातवटा फर्निचर उद्योग जलेर नष्ट भएका छन् आगलागीका कारण करिब एक करोड रुपियाँ मूल्य बराबरको धनमालको क्षति भएको छ बरियारपुर गाविस नम्बर पाँचमा आग लागि हुँदा सातवटा फर्निचर उद्योग ती उद्योग रहेका घर र तयारी फर्निचर जलेर नष्ट भएको प्रहरी जनाएको छ आगलागीमा लागिमा परिस्थानी हरिराम मण्डल रामेश्वर शर्मा प्रमोद शर्मा सोनालाल ठाकुर मुकेश कुशवाहा श्याम शर्मा र रामबाबु शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको हो आग लागि बाट करिब एक करोड मूल्य बराबरको क्षति भएको उद्योग वाणिज्य संघ बरियारपुर शाखाका अध्यक्ष विजय सोणाकारले बताउनुभयो वीरगञ्जबाट गएको बारुण यन्त्र स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ आग लागेको कारण भने खोल्न नसकेको प्रहरीको भनाइ छ बागलुङको रातमाटामा बिहान पिकअप जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ बागलुङ बजारबाट रातमाटातर्फ जाँदै गरेको ध एक दुई दुई सुना नम्बरको पिकअप जीप बागलुङ नगरपालिका चार रातमाटाको धबी उच्च मावि नजिकैको घुम्तीमा दुर्घटना हुँदा चालक स्थानीय सत्तालिस वर्षीय अमर बहादुर केसीको ज्यान गएको प्रहरीले जनाएको छ सडकदेखि बिस मिटर तल खसेको जीपले चियापेर केसीको घटनास्थलमा मृत्यु भएको सहायक प्रहरी निरीक्षक ऋषि तिमल सिन्हाले जानकारी दिनुभयो त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट गाविस आठ मालिङ्गामा आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमा मृत्यु भएको छ मलेकुबाट बेनीघाटतर्फ जाँदै गरेको बा चौबिस प त्रिहत्तर शून्य पाँच नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखेको नाचार्क नौ पाँच एक नम्बरको ट्रकमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक बेनीघाटेका छत्तिस वर्षीय कृष्णराज चढाइको मृत्यु भएको हो यसबीच कारको टक्करले धनुषामा आज बिहान एक बालकको मृत्यु भएको भएको छ पूर्व पश्चिम राजमार्ग सडक खण्डको नक्टाझिज आठ श्रीपुरमा कारको ठक्करबाट स्थानीय धनिक लाल महतका बाह्र वर्षीय छोरा दिपेन्द्र महतोको घटनास्थलमा मृत्यु भएको हो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एक स बाहन्न शून्य आठ नम्बरको कारले महतोलाई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 दमोली पोखरा नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार भेनेजुलाको नयाँ राष्ट्रपतिमा सोसलिस्ट नेता निकोलस मधुरो निर्वाचित हुनुभएको छ एगो चाबेजका उत्तराधिकारीका रूपमा लिएका मधुरोले आइतबार आइतबार भएको मतदानमा पचास दशमलव सात प्रतिशत मत प्राप्त गर्नुभएको छ राष्ट्रपतिका अर्का प्रत्याशी विपक्षी नेता हेन्द्रिक क्याफ्रिल्सले पचास दशमलव एक प्रतिशत मत प्राप्त गर्नुभएको छ निर्वाचन आयोगले नतिजा अपरिवर्तनीय भएको जनाएको छ जितपछि आयोजित र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति मधुरोले आफ्नो विजयी कानुन र संवैधानिक रहेको बताउनु भएको छ राष्ट्रपति मधुरोले आफ्नो उत्तरा उत्तरदायी भएर काम गर्ने बताएका छन् उहाँले अब आगामी छ वर्षका लागि कार्यकाल सम्हाल्नुहुनेछ तर पराजित उम्मेद्वार क्याफिल्सले भने परिणाम अस्वीकार गर्नुभएको छ यता भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरि पनि जबरजस्ती करणी भएको छ बसमा एउटी बालिकालाई गत शनिबार बल जबरजस्ती क्रणी गरेको आरोपमा प्रहरले बसका चालक बयालिस वर्षीय राकेश कौशललाई नियन्त्रणमा लिएको छ खेल्ने क्रममा रोकिराखेको बसमा चढेकी दस वर्षीय बालिकालाई ती चालकले जबरजस्ती क्रणीको प्रयास गरेका थिए बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरूकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् गत वर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामूहिक बलात्कार भएको थियो बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने बलात्कारको आरोपमा पक्र परेका एकजनाले जेलमा नै आत्महत्या गरेका थिए खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एकमात्र खेल हुँदैछ बेलुकी सभा आठ बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किङ्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा खेलेको तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै चार अङ्कसहित चेन्नई अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने एक खेल बढी खेलेको पुणे एकमा जित र तिनमा हारसहित दुई अङ्कका साथ अन्तिमबाट अन्तिमबाट दोस्रोमा छ यसअघि गैराती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई छ विकेटले पराजित गरेको थियो भने हिजै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई अडचालिस रनले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट नेपाली कङ्ग्रेसले सम्हाल्ने चार दलसँग गर्ने वार्ता र आन्दोलनका विषयमा छलफल गर्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठक केही बेरमा बस्दै टेकौली सहरमा भएको नेपाली स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी सकियो मुलुकको विकासका लागि विदेशीको मुख ताक्ने प्रविधि त्याग्नुपर्नेमा मुख्य सचिव पौडेलको जोड नेपाली बजारमा सुन आजकै दिन तेत्तिस सय घट्यो भेनेजुलाको नयाँ राष्ट्रपतिमा निकोलस मधुरो निर्वाचित भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरि पनि जबरजस्ती करणी र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र पुणे वारियर्स भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज खनाल विदा भएँ नमस्कार